काङ्ग्रेस क्षेत्रीय समितिले भण्डारीको परिवारलाई नगद रु बिस हजार रकम हस्तान्तरण गरेको छ राहत रकम हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी जिल्ला सभापति दिपेन्द्र बहादुर थापा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरी लगायतको उपस्थिति रहेको थियो सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र सामुदायिक वन उपभोक्ता स्थानीय महासंघ गलकोट नगरपालिका बीच आज गलकोटमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ बैठकमा गल सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्य प्रेम लामी छानेले सामुदायिक वनका स्रोत साधनलाई जोड दिँदै समृद्धिको बाटो अँगाल्न आग्रह गर्नुभएको थियो त्यस्तै सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घ बागलुङका अध्यक्ष राज थापाले स्थानीय सामुदायिक वनका जतिपूर्ति वन पैदावारको सदुपयोग गरी सक्षम बन्न जोड दिनुभयो भएको थियो बैठकमा नगरपालिका भेट रहेका सतासी सामुदायिक वनको कार्ययोजना विधान तथा अवधि सकिएका सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना तथा विधानको तथ्याङ्क सङ्कलन गर्ने असोज मसान्तसम्म गलकुत नगरपालिकामा वडा स्तरीय महासङ्घ गठन गर्ने कार्तिक मसान्तसम्म लेखा परिचय प्रगति प्रतिवेदन तथा संस्था नवीकरण गर्ने निर्णय भएको सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घ बागलुङका लेखा समिति सदस्य साधना पन्तले जानकारी दिनुभयो कार्यक्रम समितिका अध्यक्ष घनश्याम गौतमको अध्यक्षता तथा सचिव डम्बर बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ताराखोला गाउँपालिकाले चालु आर्थिक वर्ष डिजिटल भिलेज प्रोफाइलको काम थालेको छ सबै ओडा र बस्तीको पूर्वाधार भवन र योजनाको तथ्याङ्क राखेर विकासको गतिविधिलाई अगाडि बढाउन सहज बनाउन प्रोफाइलको काम थालिएको ताराखोला गाउँपालिकाका उपाध्यक्ष पुन रोकाले जानकारी दिनुभयो प्रत्येक ओडामा पाँचजनाको दरले गण लगाएर तथ्याङ्क सङ्कलनको काम भइरहेको छ पछिल्लो समय सबै पालिकामा यो काम थाल्ने तयारी छ ताराखोलाले भने आर्थिक वर्षको पहिलो चौमासिकमै यो काम सक्ने लक्ष्य राखेको छ यो काम पुरा भएपछि सडक खानेपानी शिक्षा स्वास्थ्य र अन्य पूर्वाधारको काममा सहजीकरण हुनेछ साथै गाउँपालिकाभित्र के कतिजना बेरोजगार छन् कति पूर्ण र आंशिक रोजगार छन् भन्ने एकिन तथ्याङ्क आउने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घरतीले बताउनुभयो यो तथ्याङ्कको आधारमा विकासका कामलाई प्राथमिकीकरण गर्न सकिने उहाँले बताउनुभयो यसअघि बागलुङ नगरपालिका वार्ड नम्बर चौधले स्वास्थ्य चौकीको तथ्याङ्क डिजिटल प्रविधिमा निकालेको थियो यसरी निकालिने तथ्याङ्कले काम गरेको प्रगति निकाल्न र हरेक घरको तथ्याङ्क अध्यवधिक गर्न सहज हुने गरेको छ ताराखोलामा पनि स्वास्थ्य चौकीले पनि नियमित औषधि सेवनकर्ता गर्भवती सुत्केरी र जटिल रोगको समस्यामा परेकाहरूको तथ्याङ्क राख्नेछ यो विधि थाल्न सबै पालिकालाई प्रदेश सरकारले आग्रह गरिसकेको थियो ताराखोला गाउँपालिकाले ओडा तहमा कृषि सञ्जाल पनि गठन गरेको छ एघार सदस्य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 अठाइस चौबिस अडतिस छत्तिस चौतिस पैँतिस तिस पैँतिस चौतिस बयालिस पैँतिस उन्चालिस अडतिस अडतिस अडतिस बाइस छब्बिस र चौबिस वर्षीय अठाइसजना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको महामारी फोकल पर्सन बरालले बताउनुभयो उहाँले नेपाली सेनाका अठाइसजना कन्ट्राक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको बताउनुभयो यस बागलुङमा कार्यरत नेपाली सेनाका अठारजना कोरोना संक्रमित भइसकेका छन् यस्तै संक्रमित प्रहरी सरुवा भएर जानको लागि परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र प्रसाद रेग्मीले जानकारी दिनुभयो उहाँले संक्रमित प्रहरी कार्यालयमै कार्यरत रहेको र अहिलेसम्म कुनै लक्षण देखा नपरेको बताउनुभयो उहाँलाई केही लक्षण छैन सूचना अधिकारी रेग्मीले भन्नुभयो उहाँको सरुवा भएकोले कोरोना परीक्षण रिपोर्ट लगेर जानका जानको लागि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएकोले आइसोलेसनमा राख्ने तयारी भइरहेको छ सूचना अधिकारी रेग्मीले सङ्क्रमित प्रहरीसँग जिल्ला प्रहरी कार्यालयका सबै कन्ट्याक्टमा रहेकोले अब के गर्ने भन्ने बारेमा अहिले सल्लाह भइरहेको बताउनुभयो सङ्क्रमितहरूलाई आइसोलेसनमा राखिसकिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन बरालले बताउनुभयो गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जनता राज्यप्रति उत्तरदायी हुनुपर्ने र राज्य जनताप्रति जवाफदेही हुँदा मात्र समृद्ध नेपाल बन्ने बताउनु भएको छ बागलुङ जिल्लाको बडीघाट गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै मन्त्री गुरुङले सम्पन्न मुलुकमा जनताले आमदानीको तीसदेखि सत्तरी प्रतिशतसम्म कर तिर्ने गरेको र नागरिकको सबै जिम्मा राज्यले लिने गरेको बताउनु भएको छ नेपालमा जबसम्म करको दायरा बढ्दैन तबसम्म राज्यको आमदानी नबढ्ने र कम आमदानी भएपछि विकास पनि कम हुने बताउँदै मन्त्री गुरुङले राज्य कमजोर भएकोले भ्रष्टाचार बढेकोले राज्यलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ देशमा स्वतन्त्रताको नाममा अराजकता बढेको भन्दै स्वतन्त्रताको पनि सीमा हुने मन्त्री गुरुङले बताउनु भएको छ कार्यक्रममा प्रदेश सांसद इन्द्रलाल सापकोटाले जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो काममा चुस्तता देखाउनु पर्ने बताउनु भएको छ जनताले संघीयताको सही अनुभूति गर्न नसकेको भन्दै काममा परिवर्तन हुनुपर्ने बताउनु भएको छ नेपाल कम्युनिस्ट पार्टी जिल्ला अध्यक्ष समेत रहनुभएका सांसद सापकोटाले अहिले सबैको साझा दायित्व आर्थिक समृद्धि नै रहेकोले सबै बस्तीहरूले उत्पादनसँग जोड्नुपर्ने बताउनु भएको छ त्यस्तै प्रदेश सांसद चन्द्रबहादुर बुढा मगरले तिनै तहको सरकार राजनैतिक दल कोविड उन्नाइसमा केन्द्रित हुनु परेको भन्दै विषम परिस्थितिमा समेत भौतिक विकासमा अगाडि बढिरहेको भन्दै बडीघाट गाउँपालिकाले धन्यवाद धन्यवाद व्यक्त गर्नुभएको थियो कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भूषालले निर्वाचनका बेला गरिएका धेरै प्रतिबद्धता पूरा गरेको र बाँकी काम आगामी दुई वर्षमा सक्ने विश्वास व्यक्त गर्दै जनतासँग समीक्षा गर्ने समय भएको बताउनु भएको छ त्यस्तै कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश कमिटी सदस्य सुनिल शेरचन नेपाली काङ्ग्रेसका जिल्ला सदस्य गण्डकी थापा अधिकारी राष्ट्रिय जनमोर्चाका भीमसेन वन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो भएको थियो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले बडीघाट गाउँपालिकाको चिनारी गराउनु गराउनु भएको थियो भने वडा नम्बर पाँचका वडा अध्यक्ष अर्जुन खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रम बडीघाट गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाको अध्यक्षता तथा प्रशासकीय अधिकृत थमन बहादुर रेश्मीको सञ्चालनमा सम्पन्न भएको थियो बडीघाट गाउँपालिकाको केन्द्र खार बजारमा जिल्लाकै पहिलो पटक गाउँपालिकाको प्रशासनिक भवन बन्न लागेको हो सो भवन निर्माणको लागि निर्माण कम्पनी माउन्टेन कबिन र जेबीले पाँच करोड अठार लाख चौन्न हजार आठ सय उन्नाइस रुपियाँमा दुई हजार अठहत्तर मङ्सिर सोह्र गतेसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको छ भवनको लागि बढीघाट गाउँपालिकाले दुई करोड तथा गण्डकी प्रदेश सरकारले दुई करोड गरी कुल चार करोड चालु वर्षमै विनियोजन गरेका छन् सो भवन निर्माण गर्नको लागि स्थानीयहरूले पाँच रुपियाँ बढी जग्गा गाउँपालिकाको नाममा निशुल्क प्रदान गरेका थिए बन्दाबन्दीकै समयमा निर्माण सम्पन्न भएको बागलुङ पर्वत जोड्ने संसारकै लामो दावी गरेको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहल पहल सुरु भएको छ बन्दाबन्दीपछि भएको निषेधाज्ञा हटेको लामो समयपछि पुलमा आन्तरिक पर्यटक देखिन थालेका हुन् बन्दाबन्दीको समयमा निर्माण सम्पन्न भएको पुललाई लामो समय सर्वसाधारणको प्रवेशमा रोक लगाइएको थियो बागलुङ नगरपालिकाको पहलमा निर्माण कम्पनीले पुल सर्वसाधारण साधारणका लागि खुल्ला गरेपछि घुम्न आउनेहरूको संख्या बढेको बागु नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो मर्निङ वाकमा पुग्नेहरू र इभिनिङ वाक गर्नेहरू पुल घुम्ने गरेका छन् पौडेलले भन्नुभयो कोरोना त्रासका बीच देखिएको चहलपहल सुखद छ दसैँ तिहार जस्ता पर्वहरू नजिकिएको र मौसममा समेत सुधार आएपछि बागलुङ र पर्वतका गाउँ गाउँ गाउँबाट पुलमा घुम्न आउनेहरू बढेको नेपाल पत्रकार महासङ्घ बागलुङका कोषाध्यक्ष विजय राणाले जानकारी दिनुभयो असोज एक गतेबाट सार्वजनिक यातायात खुला भएपछि यो पुलमा थप चहल पहल बढेको उहाँको भनाइ छ बागलुङ नगरपालिकाको रामरेखादेखि छिमेकी पर्वत जिल्लाको पाङ जोड्ने यो पुल पाँच सय सडसठी मिटर लामो छ यो सिङ्गल स्पानको पुल काली गण्डकी नदीदेखि एक सय पैँसठी मिटर उचाइमा बनेको छ सिङ्गल स्पानमा संसारकै लामो दावी गर्दै यो पुल गिनिज बुकमा लेखाउने प्रक्रिया समेत नगरपालिकाले थालेको छ यो पुलबाट देखिने दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ प्रसिद्ध कालिका भगवतीको मन्दिर क्षेत्र कालीगण्डकीको बहाव